गर्छु आफैले तातिए किराई सेउली यार भैसा कुरा पहिले आफ्नो बखन ओइ मैया के गर्छु आफैले तातिए किराई सेउली यार भैसा कुरा पहिले भैसा कुरा पहिले मलाई मन पर्यो नि सा corazón. छेउ जब तिमीले साङ्खेदिमा फक्रा गयो जवानीको रस्ताल छन् पग्लिन ओठो टोकी थाल्छौ जब तिमीले साङ्खेदिमा फक्रा गयो जवानीको रस्ताल छन् पग्लिन रस्ताल छन् पग्लिन मलाई मन पर्यो नि सा को कुरा बोल्न लालाइ त हुन्छन् सबै तिमीसँगै बोल्न अङ्गालोमा तिमीलाई फेरि मनको कुरा बोल्न लालाइ त हुन्छन् सबै तिमीसँगै बोल्न तिमीसँगै बोल्न मलाई मन पर्यो नि सर Oh.